जातीय पहिचान सहितको संघीयताका लागि दबावमूलक अभियान सञ्चालन गरे पनि बताउनु भएको छ महासंघको महासचिवमा पाँचजना प्रतिस्पर्धालाई पछि पार्दै पेम्बा भोटी निर्वाचित हुनु भएको छ उहाँले बाइस मत पाउनु भएको छ उपाध्यक्षमा महिलातर्फ रोशनी मेचे हिमालयबाट डण्डु शेर्पा पहाड़बाट श्रीबहादुर माझी भित्री मधेसबाट चिनीलाल माझी र त्राईबाट राम अवतार मण्डल निर्वाचित हुनु भएको छ सचिवमा महिलाबाट यशोदा सुषमा चौधरी हिमालबाट गणेशलाल थकाली पहाड़बाट एमबहादुर चेपाङ भित्री मधेसबाट चिनीमाया माझी र तराईबाट ध्वानी उराव निर्वाचित हुनुभएको छ कोषाध्यक्षमा जगतबहादुर बराम निर्वाचित हुनुभएको छ यसैबीच महाधिवेशनले तीस बुधे सौराह पत्र जारी गरेको छ घोषणा पत्रमा पहिचान सहितको संघीयता धर्म निरपेक्षता गणतन्त्र समावेशिता लगायतका सभालाई संस्थागत गर्ने विघटित संविधान सभा तीन महिनाका लागि पुनर्स्थापना गरी जनताको पक्षमा संविधान जारी गर्नुपर्ने माग गरेको छ महासंघले विघटित संविधान सभा पुनर्स्थापना सहमति नभए समानुपातिक तर्फको सिट संख्या कटौती नगरी र न नतोकी आगामी भित्री संविधान सभाको दोस्रो निर्वाचन सम्पन्न गर्नुपर्ने माग गरेको छ स्विस सरकारको सहयोगमा लोथो राप्ती ड्याङ अन्तर्गत कुम्रोज गाविसतर्फ थप गरिएको तेह्र सय मिटर ड्याङको आज उद्घाटन गरिएको छ स्विजरल्याण्ड सरकारका सहायक विदेश मन्त्री बिट नोप्सेलले कुम्रोज सामुदायिक वन राप्ती किनारमा भव्य कार्यक्रमका बीच ड्याङको उद्घाटन गर्नुभएको हो उद्घाटन समारोहलाई सम्बोधन गर्दै विदेश मन्त्री नोप्सेलले दीर्घकालीनसम्म नभत्कने गरी ड्याङ निर्माण गरिएको हुँदा पूर्वी चितवनका बासिन्दालाई राहत मिलेको बताउनु भएको छ राप्ती नदीका कारण सबैभन्दा प्रभावित पूर्वी चितवनका आधा दर्जन सदरमुकाम गाविसलाई बाढीबाट जोगाउन यो ड्याङ महत्वपूर्ण रहेको सहायक विदेश मन्त्री नोपसिंहले बताउनु भएको छ यसअघि त्यस क्षेत्रका बासिन्दाहरू वर्षाको समय ड्याङ फुटेर धनजनको क्षति हुने डरमा बस्न बाध्य थिए ड्याङ निर्माणपछि बाढी नियन्त्रणसँगै खेतीयोग्य जमिन र उर्वर हुने हुँदा स्थानीयको जीवनस्तरमा सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नु भएको छ जमिन उर्वर भएपछि पोषण तत्त्वको उत्पादन हुने र खाद्य सुरक्षामा समेत सहयोग पुग्ने विदेश मन्त्री नोप्सेले बताउनु भएको छ स्विस सरकारको पन्ध्र करोड बाह्र लाखको लागतमा लोथर राप्ती ड्याङ निर्माण गरिएको छ कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्र राज शर्माले ड्याङ निर्माणले पूर्वी चितवनका बासिन्दाको जीवन स्तरमा ठूलो प्रभाव पार्ने बताउनु भएको छ कार्यक्रममा प्राविधिक पछिको काम गरिरहेको सिल कन्सल्टेन्सका प्राविधिक सञ्जीव राज भण्डारीले अहिलेसम्म भएको कामको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो कार्यक्रममा पूर्वी दक्षिण एसिया क्षेत्रीय समन्वय कार्यालयका प्रमुख संयोजक पिटर नेन्सन एसिडिज नेपाल प्रमुख पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे चितवनका एकीकृत नेकपा माओवादीका जिल्ला इन्चार्ज अविनाश नेपाली काङ्ग्रेसका जिल्ला सभापति टेकप्रसाद गुरुङ नेकपा एमालेका जिल्ला अध्यक्ष जगन्नाथ थपलिया नेकपा माओवादीका जिल्ला सचिव मधु मधुर नेपाल लगायतको सहभागिता रहेको थियो समितिका संयोजक जेपी भेटवालको अध्यक्षतामा कार्यक्रम भएको थियो कार्यक्रममा स्विजरल्याण्ड सरकारका सहायक मन्त्री नोप्सोललाई बाजागाजा सहितको झाँकीले स्वागत गर्नुका साथै स्थानीयले सम्मान समेत गरेका थिए पुरानो साढे अठार किलोमिटर रहेको सो ड्याङ तेह्र सय मिटर विस्तार गरी निर्माण कार्य जारी रहेको छ ड्याङको पचासी प्रतिशत काम सकिएको लोथर राप्ती ड्याङ संरक्षण समितिले जनाएको छ सौराको बद्रहनीसम्मको पाँच किलोमिटर क्षेत्र पनि निर्माण गर्ने समितिले लक्ष्य लिएको छ थप गरिएको तेह्र सय मिटर ड्याङ निर्माणको काम करिब सात करोड़को लागतमा निर्माण भइरहेको निर्माण समितिका कोषाध्यक्ष तथा पूर्व सांसद लालमणि चौधरीले जानकारी दिनुभएको छ यस्तै पुरानो ड्याङको मर्मतका लागि तीन करोड़ खैर खोला कंकाली र लोत्तर खोलाका अन्य तटबन्ध लगायतका लागि करिब पाँच करोड़को लागतमा काम भइरहेको चौधरीले बताउनु भएको छ ड्याङ निर्माणसँगै पूर्वी चितवनका एक दर्जन गाविसका एक लाख बीस हजार भन्दा बढी स्थानीय लाभान्वित हुने बताइएको छ दुई सालपछि पटक पटकको बाढ़ीका कारण पूर्वी चितवनको चौरको भण्डारा लोथर पिप्ली कठार कुम्रोज खैरनी र बचौली लगायत गाविसलाई प्रभावित पार्दै आएको थियो चितवनको भरतपुरमा आज बिहान बसको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ भने अर्का एकजना घाइते भएका छन् भरतपुर नगरपालिका वडा नम्बर सात कटर चोकमा ना तिन ख तिन आठ आठ नम्बरको बसले लुच लु छ प आठ दुई सात नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको हो दुर्घटनामा नवलप्रासी रामपुरका सत्ताइस वर्षीय लेखनाथ पाण्डेको मृत्यु भएको हो सोही मोटरसाइकलको सवार भरतपुर नगरपालिका वडा नम्बर चारकी रिचा बराल गम्भीर घाइते भएकी छन् बरालको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ठक्कर दिने बस बसका चालक र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ यसैबीच नवलप्राजका दुई छुट्टा छुट्टै स्थानमा आज भएका सवारी दुर्घटनामा एक बालिका सहित एक बालक दुई दुईजनाको मृत्यु भएको छ पूर्व पश्चिम राजमार्ग अन्तर्गत नगरपरासीको अमरापुरी साथमा ना तिन त एक चार एक तीन नम्बरको ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका स्थानीय सात वर्षीय इसान आलेको मृत्यु भएको हो आलेको उपचारको क्रममा भरतपुर मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरीकारले नल पुरले जनाएको छ के प्रतापपुरमा दुईवटा भारतीय नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएर भएको दुर्घटना अर्को एकजनाको मृत्यु भएको छ प्रतापपुर गाविसको अठैलामा भएको दुर्घटना परि भारत महाराजगंज जिल्ला निस्लौल बस्ने पैंतालिस वर्षीय देवेन्द्र कुमार त्रिपाठीको उपचारको क्रममा शहीद स्मृति अस्पताल चौपत्तामा मृत्यु भएको नलप्रासी प्रहरीले जनाएको छ गम्भीर घाइते भएके वासुदेव यादव हनुमान गौड र वीरेन्द्र गौडलाई थप उपचारको लागि भारतको गोरखपुरमा लगिएको छ नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य निर्मल पौडेलमाथि हिजो रामपुर कृषि क्याम्पसमा हातपात भएको भन्दै नेभी केन्द्रीय समितिले निन्दा गरेको छ नेपाल विद्यार्थी संघका कार्यवाहक सभापति क्षितिज भण्डारीले एक विज्ञप्ति जारी गर्दै नेविसंघ रामपुर कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुरले आयोजना गरेको स्वागत कार्यक्रममा पौडेलमाथि हातपात गरेको भन्दै घटनाप्रति गम्भीर ध्यान आकर्षण भएको जनाएको छ जिल्ला पार्टी सभापति ती लगायतका व्यक्ति उपस्थित रहेको कार्यक्रममा अतिथिहरूलाई अपमान गरिने निन्दनीय रहेको विज्ञप्तिमा उल्लेख छ साथै घटनाको छानबिन गरी तीन दिनभित्र प्रतिवेदन पेश गर्न अशोक बस्ताकोटीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ स्थानीय स्वायत्त शासन तथा सामुदायिक विकास कार्यक्रम अन्तर्गत आज बछौली तीनमा रहेको मुसहर टोलमा योजना तर्जुमा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धी एक दिन अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ बछौली गाविस र नागरिक सचेतना केन्द्रले आयोजना गरेको सो कार्यक्रममा विपन्न समुदायलाई योजना तर्जुमा र व्यक्तिगत घटना दर्ता प्रक्रियाको बारेमा जानकारी गराइएको थियो कार्यक्रमको प्रमुख अतिथि बछौली गाविसका सचिव तेजेन्द्रनाथ लामिछानेले पहाडी पछाडि परेका विपन्न समुदायलाई मूलधारमा ल्याउन गर्न सकिने काम र प्रदान गरिने सेवा सुविधा दिन गाविस लागि परेको बताउनु भएको छ कार्यक्रममा बीपी स्मृति स्वास्थ्य प्रतिष्ठान रत्नगरका धनप्रसाद खुइयाले प्रशिक्षण दिनुभएको थियो नागरिक सचेतना केन्द्रका अध्यक्ष सोमबहादुर तामाङको अध्यक्षतामा भएको सो कार्यक्रममा जंगीलाल चौधरी किरण महतो सजना महतो युवराज नेउपाने लगायतले बोल्नु भएको थियो बीपी बीपी स्मृति स्वास्थ्य प्रतिष्ठानको सहयोगमा बच्चौली गाविसमा स्थानीय स्वायत्त शासन तथा सामुदायिक विकास कार्यक्रम सञ्चालन भइरहेको गाविस सचिव तेजेन्द्रनाथ लामिछानेले जानकारी दिनुभएको छ पश्चिम चितवनको पटियानी गाविस वडा नम्बर तीनको पदम पोखरीमा कालिका सामुदायिक महिला विकास केन्द्रद्वारा गठन गरेको वेदना महिला छलफल समूहको अवस्था आज विश्लेषण गरिएको छ गत तीन वर्ष अगाडि गठन गरिएको अति विपन्न वर्गको महिला समूहका सदस्यहरूको बोल्ने आँट बढेको नियमित बचत गरी भइपरि आउने समस्याहरू टार्न सकिएको साहुको चरको ब्याजमा ऋण लिन नपरेको महिला समूहकै पहलमा दुई समूह घर निर्माण गरिएको जानकारी गराएका थिए यसका साथै महिला समूहकै पहलमा गाउँमा मदिरा नियन्त्रणको प्रयास गर्नका लागि बेलुका आठ बजे रक्सी बेच्नेलाई सूचना टाँस गरिएको र हाल त्यस टोल रक्सी सेवन गरी होहल्ला नभएको जस्ता कुराहरूको जानकारी आदान प्रदान गरिएको थियो सो अवसरमा विश्लेषणका लागि तयार गरिएका प्रश्नवालीहरूको सहजीकरण संस्था अध्यक्ष कोपिला शिवाको कोटी र कार्यक्रम संयोजक कृष्ण पन्तले गर्नुभएको थियो रत्नगर तेह्र चारमङ्गलमा रहेको गाम्बेसीको चेपाङ संरक्षण केन्द्रलाई सहयोग स्वरूप प्राप्त रकमले आज विभिन्न सामग्री खरिद गरिएको छ नेपाल पत्रकार महासंघ दोहा कतार शाखाका अध्यक्ष रवि रोशीले संरक्षण केन्द्रमा आश्रित बालबालिकाका लागि कतारमा संलग्न गरेको छयालिस हजार रुपियाँको सामग्री खरिद गरिएको हो उल्लेखित रकमबाट संरक्षण केन्द्रलाई आवश्यक इन्भर्टर झोल पंखा सिरानी कुर्ची र गुन्द्री खरिद गरी नेपाल पत्रकार महासंघ दोहा कतार शाखाका अध्यक्ष रवि जोशी जोशीले संरक्षण केन्द्रका अध्यक्ष केपी किरण शर्मालाई आज हस्तान्तरण गर्नुभएको थियो संरक्षण केन्द्रमा मकानपुरको काँगडा चितवनको पहाड़ी गाविस सिद्धि कोरा काउले लोथर र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 पर्यो स्कुलमा पढाउने विषय नै त्यो एउटा राख्नु पर्यो सर्वप्रथम परिवारबाट सुरु हुनु पर्यो परिवारको अभिभावकले त्यो बच्चाहरूको अगाडि त्यो लागु पदार्थहरू कुनै पनि कुराहरू युज गर्नु भएन यति गरियो भने चाहिँ कम गर्न सकिन्छ अनि विशेष रूपमा कानुन पनि दह्रो हुनु पर्यो सार्वजनिक ठाउँमा यो सब चाहिँ प्रयोग चाहिँ बन्द गर्नु पर्यो हजुर अब मेन त अब अहिले यो जतिसुकै छ नि जनचेतना फैलाउनु पर्यो सबभन्दा बढी युवाहरू छन् यो यो फसेको यो फिलतमा मेन कुरा अब यो युवाहरूलाई सम्झाउनको लागि उसको गार्जेनलाई गएर मेन बुवा आमादेखि लिएर उसको फ्यामिलीलाई चाहिँ मेन सजेसन दिनु पर्यो होइन अनि त्यसपछि अब त्यही हो मेन अब युवाहरूलाई फोकस गरेर तपाईँहरूले पनि अब यो रेडियो मार्फत केही जनचेतनामूलक कार्यक्रमहरू दिनु पर्यो होइन यही नै हो सर्वप्रथम त यो विकृति हाम्रो यो दुर्व्यसनी फैलिनुको कारणहरू पत्ता लगाउनुपर्छ यो विकृति फैलिनु हाम्रो पश्चिमी मुलुक पश्चिमी मुलुकहरूको नि धेरै हदसम्म हाम्रो हात छ यो विकृति फैलिनलाई यसलाई रोक्न चाहिँ हामी विभिन्न निकायबाट हाम्रो सम्बन्धित निकायबाट चाहिँ पहल गर्नुपर्छ र मेरो विचारमा चाहिँ यो हाम्रो सानैदेखि शिक्षा लेभलमा हाम्रो यसको पाठ्यक्रम यसको कारण र उपायहरू के कस्ता गर्न सकिन्छ त्यसको पाठ्य पुस्तकमा समावेश गर्नुपर्छ र विशेष गरेर चाहिँ जनचेतनाको जनचेतनाको भनौँ जगाउनुपर्छ अब अहिलेको बढ्दो लागु पर्दा पदार्थ यस्तो युवाहरूको लागि एउटा यो सङ्क्रमण जस्तै फैलिरहेको छ यसको प्रमुख कारणहरू बेरोजगारीदेखि लिएर अशिक्षाहरू पनि हुन् यसमाथि एउटा अभिभावकहरूको पनि एउटा लापरवाहीले यसमा ठुलो भूमिका खेलिरहेका हुन्छन् त्यसभन्दा पनि यो जुन हाम्रो एउटा वेस्टर्न सिभिलाइजेसन पश्चिमा शैलीको एउटा सभ्यता जुन आइरहेको छ यो निकै नकारात्मक छ जुन हामीले एउटा सिनेमाहरूमादेखि लिएर टिभीहरूको विभिन्न अब दृश्यहरूमा पनि देख्न सकिन्छ त्यसले गर्दा फैलिरहेको छ यसलाई रोक्नु चाहिँ हामीले नियम कानुन नै कडा बनाउनु पर्छ त्यो एक नम्बरको कुरा हो त्यो चाहिँ अब सच्याउनै पर्छ होइन त्यसलाई अब बानीमा एकदम प्र्याक्टिकलमा पनि उतार्नुपर्छ त्यसलाई नियम कानुन बनाउनु मात्र होइन त्यसलाई लागु पनि पुरा तरिकाले गर्नु पर्यो सुरुमा सरकारवाला निकायहरूले ध्यान दिनु पर्यो त्यसपछि लागु पदार्थ प्रयोग गर्दाखेरि स्वास्थ्यमा के कस्तो विकृति फैलिन्छ लागु पदार्थमा चाहिँ फसेका युवाहरूलाई कसरी चाहिँ त्यहाँबाट बाहिर निकाल्ने त्यसको लतबाट छुटकारा दिलाउने भन्ने कुरामा चाहिँ कार्यक्रम लिएर आएर चाहिँ अगाडि बढ्नु पर्यो र चाहिँ बिक्री वितरणमा चाहिँ कडाभन्दा कडा कारवाही अगाडि बढाएर चाहिँ यसको समाधान गर्न सकिन्छ